Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सरकारले एक हप्ताभित्र निर्वाचनको मिति तोक्ने भएको छ एक हप्ताभित्र निर्वाचन सम्बन्धी सबै ऐन कानून ल्याउने र निर्वाचन क्षेत्र निर्धारण समिति पनि गठन गर्ने सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले बताउनुभयो चुनावको वातावरण बनाउन दलहरूसँग सल्लाह लिन शुक्रबार बसेको सर्वदलीय बैठकपछि सरकारले यस्तो तयारी गरेको हो बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रक्रियाप्रति असहमत दलहरूलाई लचकता अपनाएर वार्तामा ल्याउनु पर्छ भन्दै वार्तामा नआए पनि चुनाव नरोकिने बताउनुभयो नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको वातावरण बनाएर मात्र मिति घोषणा गर्नुपर्ने बताउनुभयो झण्डै चार घण्टा बसेको बैठकमा निर्वाचन एन र त्यसका विवादस्पद विषयमा भने दलहरू सहमतिमा पुग्न सकेका छैनन् थ्रेस होल्ड र फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने उम्मेद्वारले सम्पत्ति वितरण बुझाउनु पर्ने लगायतका विषयमा विवाद छ कांग्रेस एमाले यी सबै विषय समावेश हुनुपर्ने पछिमा छन् भने एकीकृत नेकपा माओवादी र मधेसवादी दल त्यसको विपक्षमा देखिएका छन् नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेता पशुपति शमशेर जबराले थ्रेस होल्ड कायम हुनुपर्ने फौजदारी अभियोग लागेकालाई चुनावमा उम्मेद्वार बन्न नदिने र संविधान सभाको आकार सानो हुनुपर्ने बताउनुभयो त्यस्तै संघीय समाजवादी पार्टीका नेता अशोक राईले थ्रेस होल्ड कायम राख्न नहुने र निर्वाचन क्षेत्र पहिलेकै कायम गर्नुपर्ने बताउनु भएको छ संख्याका कारण नभएर यसअघि पात्र र प्रवृत्तिका कारण संविधान नबनेको भन्दै तमलुकका नेता हिर्देश त्रिपाठीले पहिलेकै कानून अनुसार उम्मेद्वारले निर्वाचन लड्न पाउनुपर्नेमा आफूले जोड़ दिएको बताउनु भएको छ नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाल लगायतका तेत्तिस दलले भने बैठक बहिष्कार गरेका छन् एजेण्डा नमिल्ने भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त लोकमान सिंह कार्की विरूद्ध अधिवक्ता ओम प्रकाश अर्यालद्वारा पेश गरिएको निवेदन दर्ता गर्न शुक्रबार सर्वोच्च अदालतले आदेश दिएको छ अधिवक्ता ओम प्रकाश अर्यालले तीन दिन अघि कार्की विरूद्ध दायर गर्नु भएको रिट अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीट गरिदिएपछि अर्यालले दरपीट विरूद्ध निवेदन दर्ता गराउनु भएको थियो अर्यालको रिटमाथि शुक्रबार रामकुमार प्रसाद शाहको इजलासले सुनवाई गर्दै दरपीट आदेश बदर गरी कार्की विरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसिरहेको बैठकमा अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको छ हिजो बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष खनालले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै बहु पहिचान सहितको संघीयता र प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्री बनाउने चुनावी एजेण्डा बोकेर चुनावमा जानुपर्ने प्रस्ताव राख्नु भएको थियो उहाँले पार्टीले यसअघिका निर्णय र अडान बोकेर चुनावमा लाग्नुपर्ने प्रस्ताव पनि अध्यक्ष खनालले राख्नु भएको थियो विभिन्न समुदायको माग सम्बोधन गर्न र सामाजिक सन्तुलनका लागि पनि बहुपहिचान सहितको संहिता व्यावहारिक हुने एमालेको तर्क छ अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय नेताहरूबाट लिखित सुझाव माग गरिएको छ आजको बैठकमा विभिन्न आयोगहरूबाट प्रस्तुत प्रतिवेदनमाथि पनि छलफल हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो Thank you. नेपाली कांग्रेसका युवा नेता गगन थापाले चुनावलाई प्रभावित पार्न सरकारले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको छ थापाले मुलुकमा चुनावी माहौल बन्दै गरेका बेला त्यसलाई बिथुल्न सरकारले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको हो बाह्रको नौतन बहुअरीमा शुक्रबार नेपाल तरुण दल बाह्रले आयोजना गरेको कार्यक्रममा थापाले चुनावको विपक्षमा हुन सक्ने चलखेलप्रति सचेत रहन आग्रह गर्नु भएको छ तराई मधेस नेपाली कांग्रेसको भोट बैंक भएको बताउँदै उहाँले थापाले एमाले तराईलाई काँग्रेसले गहनाको रूपमा सजाएर राख्नुपर्नेमा जोड़ दिनु भएको छ चुनाव हुने सुनिश्चित भइसकेको बताउँदै थापाले भन्नुभयो चुनाव विरोधी हुन सक्ने चलखेललाई चिर्न युवाहरू सचेत भएर अगाडि बढ्नुहोस् चुनाव मंगिरमा हुन्छ साइबर अपराधीहरूले विश्वभरिका अटोमेटिक टेलर मेसिन अर्थात् एटिएमहरूबाट चार करोड़ पचास लाख डलर चोरी गरेको अमेरिकी अधिकारीहरूले खुलासा गरेका छन् साइबर अपराध गरी एटिएमबाट रकम चोरी गरेको अभियोगमा न्युयोर्कमा मात्रै सातजनालाई पक्राउ गरी छानबिन भइरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् साइबर अपराधीहरूले विश्वभरिका एटिएमहरूबाट रकम चोरीको बताइएको छ साइबर चोरहरूको जालो विश्वका बीस देशमा फैलिएको बताइएको छ साइबर अपराध मार्फत एटिएमबाट रकम चोर्नेहरू विरुद्ध कानूनी कारवाही भइरहेको जनाइएको छ र नेपाल उन्नाइस वर्ष मुनिको एसिसी एलिड कप क्रिकेटको सेमी फाइनलबाट बाहिरिएको छ युएसँग भएको प्रतिस्पर्धामा नेपाल छिहत्तर रनले पराजित हुँदै फाइनल प्रवेशमा वञ्चित भएको छ मलेसियाको बायोमास ओभर मैदानमा जितका लागि दुई रनको लक्ष्य पछ्याएको नेपाल छयालिस ओभरमा अलर्ट हुँदै एक सय रनमा समेटिएको छ नेपालका हरिशंकर शाहले बाहन्न तथा भुवन कार्कीले एकचालिस रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन नेपालका निर्मल थापा तेइस रनमा अलर्ट भयो भयो भने अनिल कड उन्नाइस रनमा नट आउट रहेर अमित श्रेष्ठ बाह्र पवन श्रेष्ठ आठ प्रेम तामाङ छ मुसान भारी पाँच र यज्ञमान कुमार चार तथा विवश थापा तीन रनमा आउट भएका थिए ओपनर निश्चल पाण्डे तीन बल मात्र खेल्दै खाता नै नखोली आउट भएपछि नेपाल दबावमा परेको थियो यसअघि पहिले ब्याटिङ गरेको युएले सौर्य चोप्राको एक सय चौध रनको मद्दतले सात विकेटको क्षतिमा दुई सय एकचालिस दुई सय एकहत्तर रन बनाएको थियो नेपालका लागि अनि अविनाश कर्णले तीन भुवन कार्की यज्ञमान कुमार र निश्चल पाण्डे र सुशान्त भारीले एक एक विकेट लिएका थिए युएले उपाधिका लागि अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ नेपालले भने तेस्रो स्थानका लागि मलेसियासँग शनिबार खेल्नेछ हवस् त अपराह चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार